सहमति कार्यान्वयन नभए सरकारको विकल्प खोज्ने माओवादीको निर्णय पूर्व पाँच पदाधिकारीले मात्र अब राज्यबाट सेवा सुविधा पाउने डाक्टर गोविन्द केसी फेरि आमरण अनसनमा प्रधान न्यायाधीशमा सुशीला कार्कीको नाम अनुमोदन अस्ट्रेलियामा कन्जर्भेटिभ गठबन्धनको जित आइएसले रूसी हेलिकप्टर खसाल्यो चालक दलका दुई सदस्यको मृत्यु र मैत्रीपूर्ण खेल र अभ्यासका लागि इङ्ल्याण्ड जाने नेपाली क्रिकेट टोलीको विदाई थाइल्याण्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली कराते टोली भोलि बैंकक जाने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म प्रकाश पार्की खबर अब विस्तारमा सुन्नुहोस् सत्ता साझेदार नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग गत वैशाख तेइस गते भएका सहमति र सम्झौता कार्यान्वयन गर्न पुनः आग्रह गरेको छ सहमति कार्यान्वयन नभए सरकारको विकल्प खोज्ने माओवादीको निर्णय छ एमालेसँग लिखित नौ बुधेसँगै तीन बुधे भद्र सहमति पनि भएको दावी माओवादीले गर्दै आएको छ भद्र सहमति अनुसार राष्ट्रिय सरकार गठनको बाटो खुल्ला गरिदिनु पर्ने माओवादीको अडान छ आज लाजिमपाट स्थित अध्यक्ष प्रचण्ड निवासमा बसेको माओवादी हेडक्वार्टर बैठकले सहमति र सम्झौता लागू गर्न एमालेलाई पुनः आग्रह गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुस्साले जानकारी दिनुभयो विगतमा सहमति कार्यान्वयन भए अहिलेको सरकारको विकल्प खोज्नै नपर्ने उनको भनाइ छ माओवादी र एमाले बीच भएका सहमति समझदारी कार्यान्वयन गरेर एमाले को राजनीति गर्नुपर्छ यसो भए भने विकल्प खोज्नु पर्दैन प्रवक्ता भूषालले भन्नुभयो प्रचण्ड अध्यक्ष प्रचण्ड नेता नारायण काजी श्रेष्ठ र सरकारका सरकारमा पार्टीको नेतृत्व गरेका नेता टोप बहादुर राईमाझी हेडक्वार्टर बैठकको निर्णय लिएर बालुवाटारमा प्रधानमन्त्रीले आयोजना गरेको बैठकमा सहभागी भएका थिए प्रधानमन्त्री ओलीले राष्ट्रिय सरकार गठन मधेसी मोर्चामा का माग सम्बोधन संविधान कार्यान्वयन लगायतका विषयमा छलफल गर्न आज साँझ सत्तारूढ़ दलको बैठक आह्वान गरेका हुन् व्यवस्थापिका संसद अनुगमन तथा सुशासन समितिले पूर्व पदाधिकारीका नाममा सम्माननीयले मात्र कोषबाट सेवा सुविधा प्राप्त गर्न सक्ने प्रावधानलाई पारित गरेको छ समितिको आजको बैठकले पूर्व राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री प्रधान न्यायाधीश र सभामुख बाहेक अन्य कुनै पनि पूर्व पदाधिकारीहरूलाई इन्धन चालक र सवारी साधन प्रदान नगर्ने प्रावधानलाई अनुमोदन गरेको हो हाल पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति आठ पूर्व प्रधानमन्त्री एघार उप प्रधान न्यायाधीश चार पूर्व सभामुख नौ पूर्व उप प्रधानमन्त्री र सत्र पूर्व गृहमन्त्रीले राज्यकोषबाट सुरक्षा सहितको सेवा सुविधा प्राप्त गरिरहेका छन् त्यसका अतिरिक्त नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बलका ठूला संख्याका उच्च पदाधिकारीहरूले पनि राज्यकोषबाट सुविधा लिइरहेका छन् समितिले कुन कुन पदाधिकारीहरूलाई कोषबाट के कस्ता आधारका सुविधा सेवा सुविधा प्रदान गर्नु उचित हुन्छ भनी सदस्य जनकराज जोशीको संयोजकत्वमा उपसमिति गठन गरेको र त्यसबाट राय सुझावका आधारमा सरकारलाई निर्देशन दिने निर्णय गरेको हो नेपालको स्वास्थ्य शिक्षा र चिकित्सा क्षेत्रको सुधारका लागि पटक पटक अनसन बस्दै आएका डाक्टर गोविन्द केसी आजदेखि फेरि आमरण अनसनमा बसेका छन् यसअघिका अनसन तोड्ने क्रममा सरकारले आफू र सरकारवालाहरूसँग गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै डाक्टर केसी आठौं पटक आमरण अनसनमा बसेका हुन् त्रिविशिक्षण अस्पतालको गणेशमान सिंह भवनको तेस्रो तलाको एक कोठामा अनसन बसेका डाक्टर केसीले सरकारले पटक पटक धोका दिएको काले आफू फेरि अनसन बस्न बाध्य भएको बताउनुभयो उनले चिकित्सा शिक्षा ऐन संशोधन चिकित्सा शिक्षा ऐन मस्यौदा सुधार गरी संसदको अधिवेशनबाट पारित गर्न र आफ्नो अधिकार क्षेत्र नागेर काठमाण्डु विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्न लगायतका अतियार दुरूपयोग आयोगका प्रमुख आयुक्तलाई संसदबाट महाअभियोगको प्रतिक्रिया प्रक्रिया अघि बढाउन समेत आग्रह गर्नुभयो यसैबीच डाक्टर केसीलाई अस्पताल हाताभित्र अनसन नबस्न आग्रह गर्दै विरोधमा उत्रिएका अस्पताल बसाउ समूह र डाक्टर केसी पक्षधर बीच भनाभन समेत भएको थियो त्यस्तै विवेकशील नेपालीको नाममा केही युवाहरूले डाक्टर केसीका माग जायज भएको भन्दै उनको समर्थनमा अस्पताल बाहिर धरना दिएका थिए प्रधान न्यायाधीशमा नियुक्तिका लागि सुशीला कार्कीको नाम अनुमोदित भएको छ आज संसदीय सुनवाईलाई सुनवाई विशेष संसदीय सुनवाई समितिले प्रधान न्यायाधीशमा नियुक्तिका लागि कार्कीको नाम अनुमोदन गरेको हो कार्की हाल कायम मुकायम प्रधान न्यायाधीश हुन् कार्कीको नाम अनुमोदन गर्नु अघि संसदीय सुनवाई समितिले उजुरीकर्तासँग छलफल गरेको थियो कार्की विरूद्ध छवटा उजुरी परेका थिए स्वतन्त्र विद्यार्थी युनियन सोबिउको चुनाव आगामी फाल्गुन चौध गते गर्ने तयारी भएको छ आज त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा भएको त्रिवी सभामा आगामी फाल्गुन चौध गते सोबिउको चुनाव गर्ने बारे छलफल भएको थियो सभामा शिक्षा मन्त्री मणि पोखरेल सहित त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विभिन्न विद्यार्थी संगठन नेताहरूको उपस्थिति थियो उम्मेद्वार हद म्यादका बारेमा विभिन्न विद्यार्थी संगठनका बीच कुरा नमिल्दा यसअघि तोकिएको चुनाव पनि हुन सकेको थिएन हरेक दुई वर्षमा सुबियो चुनाव हुनुपर्ने प्रावधान भए पनि दुई हजार पैसठी सालदेखि चुनाव हुन सकेको छैन उम्मेद्वार हदसम्म चुनाव प्रणाली लगायतका समस्या समाधान गर्न त्रिवीका शिक्षा अध्यक्ष डाक्टर सुधा त्रिपाठीको संयोजकत्वमा एक समिति गठन गरिएको छ समितिले अबको एक महिनाभित्र उमेर हदबन्दी मिश्रित वा समानुपातिक चुनाव प्रणाली लगायतका समस्याहरू समाधान गर्ने र फाल्गुन चौध गते चुनाव हुने विद्यार्थी संघका प्रवक्ता यूपी लामिसानेले बताउनुभयो तर यसमा अन्य विद्यार्थी संगठनले सहमति जनाउन बाँकी छ एक पटकको चुनावलाई उमेर हदबन्दी नलगाउनु पर्ने नेवी संघको माग रहेको प्रवक्ता एनपी प्रवक्ता युपी लामिछानेले बताउनुभयो अब देश बाहिरका खबर अस्ट्रेलियाका प्रधानमन्त्री माल कोलसमा टर्बुलले सत्तारूढ़ कन्जर्भेटिभ गठबन्धनको आम निर्वाचनमा विजय हासिल गरेको घोषणा गरेका छन् विपक्षी नेता बिल सटरनले पराजय स्वीकार गरी टलबुरलाई बधाई दिएपछि उनले यस्तो घोषणा गरेका हुन् गत हप्ता सम्पन्न चुनावमा केही क्षेत्रको मतगणना जारी छ तर सरकारले बहुमतका लागि पर्याप्त सीट जित्ने आशा गरेको छ विपक्षी नेता सटरनले अस्ट्रेलियाको नयाँ सरकार सरकार स्थिर हुने र काम अवधि मात्र गरेको काम अवधि मात्र रहेको टिप्पणी गरेका छनृ अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट ले एक रूसी हेलिकप्टरलाई खसालेको छ सिरियाको पालिमारा शहर नजिकै रूसी सैन्य हेलिकप्टरलाई आईएसले खसालेको हो सो हमलामा हेलिकप्टरका चालक दलका दुई सदस्यको मृत्यु भएको जनाइएको छ होम्स नजिकै आईएसको एक अखडामा हमला गर्न परिचालित हेलिकप्टर फर्किरहेका समयमा आईएसका लडाकुले जमिनबाट हमला गरेको बताइएको छ आइएस समर्थित एक न्यूज एजेन्सीले सो हेलिकप्टर खसेको दृश्य समेत प्रसारण गरेको छ अब खेल खबर मैत्रीपूर्ण खेल र अभ्यासका लागि इङ्ल्याण्ड भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ राजधानीमा आज आयोजित कार्यक्रममा खेलकुद मन्त्रालयका सहसचिव चुनामणि नेपालले इङ्ल्याण्ड जाने खेलाड़ी प्रशिक्षक र कर्मचारीको विदाई गरेका हुन् विश्व क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत आगामी साउन उनातिस र एकतीस गते नेदरल्याण्ड विरूद्ध हुने खेलको तयारी स्वरूप नेपाली क्रिकेट टोली इङ्ल्याण्ड जान लागेको हो भ्रमणका क्रममा नेपालले त्यहाँका स्थानीय क्लबहरूका साथै विश्वको सबैभन्दा पुरानो क्लब मेरी ले बुन क्रिकेट एकाडेमीसँग विश्व प्रसिद्ध क्रिकेट मैदान लडरसमा मैत्रीपूर्ण खेल खेल्नेछ नेपाली टोलीका कप्तान पारस खड्काले रडरसमा खेल खेल्न पाउनु आफू ठूलो अवसर भएको भन्दै आफूहरू उत्साहित भएको समेत बताउनुभयो त्यस्तै टोलीका प्रमुख प्रशिक्षक जगत टमटाले इङ्ल्याण्ड र नेदरल्याण्डको अवस्था मिल्दोजुल्दो भएकाले नेदरल्याण्ड विरूद्धको खेलमा खेलका लागि राम्रो तयारी भएको समेत विश्वास गर्नुभयो यसैबीच युवा दिवसको अवसरमा सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर सन्दीप लामिछानेलाई एक लाख रूपियाँ नगद सहित पुरस्कृत गर्ने भएको छ र थाइल्याण्ड ओपन कराते च्याम्पियनशीपमा सहभागी हुन तेह्र खेलाडी सहित बीस सदस्यीय नेपाली कराते टोली भोलि थाइल्याण्डको बैंकक प्रस्थान गर्दैछ अनुअधिकारी सुनाम लामाले पचास केजी मल्लिका थापा विजय लामा सुनाम लामा र रोहित बुढाथोकीले पचपन्न केजी राम तामाङ र लक्ष्मण तामाङले साठी केजी मुकुन्द महर्जनले सडसठी केजी रवि महर्जनले चौरासी केजी माथि कालीबहादुर घरती मगरले पचहत्तर केजी तथा मण्डेकाजी श्रेष्ठ र रविन्द्र मानान्धरले एकलकाता प्रतिस्पर्धा गर्नेछन् टोली नेतामा कृष्ण बहादुर केसी व्यवस्थापकमा राकेश श्रेष्ठ प्रशिक्षकमा दिपेक श्रेष्ठ र सन्त बहादुर तामाङ विजय तथा अफिसियलमा कुलबहादुर थापा रामकृष्ण श्रेष्ठ र काजीमान श्रेष्ठ रहेका छन् निर्णायकमा संजय रञ्जित छन् टोलीलाई सफलताको शुभकामना दिँदै युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल र नेपाल कराते संघका अध्यक्ष दाबा गुरूङले एक कार्यक्रम बीच विदाय गरे प्रतियोगिता जुलाई बाह्रदेखि सोह्र गत सोह्र तारिकसम्म सञ्चालन हुनेछ यो सँगै राति दस बजेको युनिटी खबर सकिनै लागेको छ जाँदा जाँदै प्रमुख समाचार शीर्षक पुनः एकपटक सहमति कार्यान्वयन नभए सरकारको विकल्प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 पनि विदा हुन्छु नमस्कार शुभरात्री